वा भन्न नसक्दा पनि आत्मग्लानीले हामीलाई पिरोल्छ कहिलेकाहीँ यस्तो बेलामा सही निर्णय गर्न सकेनौँ भने हामी कोही गलत मानिससँग भावना साटासाट गर्ने हदसम्म पुग्न सक्छौँ अथवा जसलाई मनको भावना सुनाउनु पर्ने हो उसलाई नसुनाएर अरूलाई नै मनको भावना सुनाउन पुग्छौँ यस्तो बानीले हामीलाई झन पीडामाथि पीडा थप्न सक्छ त्यसैले आफ्नो मान्छेसँग दूरी बढे तापनि मनको कुरा आफ्नो मान्छेलाई नै सुनाउनुपर्छ यसले हामीलाई अझ नजिक आउन मद्दत गर्छ हामी छोराछोरी छौँ भने कहिलेकाहीँ आमा बुबाले हाम्रो कुरा बुझ्दैनन् जस्तो लाग्न सक्छ तर हाम्रो समस्याको बारेमा आमा बुबालाई नै बताउनुपर्छ किनभने उनीहरूसँग नै हाम्रो समस्याको समाधान हुन्छ कहिलेकाहीँ जीवनसाथीसँग मनमुटाप हुँदा हामी अरूलाई नै मनको भावना सेयर गर्ने हदसम्म पुग्न सक्छौँ यदि त्यस्तो भयो भने हाम्रो वैवाहिक सम्बन्ध नै धरापमा पर्न सक्छ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 हर्च हेटौँडा मकुवानपुरबाट र अनलाइनमा रेडियो अनमोल डट कममा सुन्न सक्नुहुन्छ साथै तपाईँले हाम्रो पात्रो मोबाइल एपमा पनि यो कार्यक्रम प्रत्यक्ष सुन्न सक्नुहुन्छ कार्यक्रम मुटुदेखि मुटुसम्म लामो समयदेखि तपाईँले सुन्दै आइरहनु भएको छ र कार्यक्रममा विशेष गरी हामी मायाका कुरा गर्छौँ जीवनका कुरा कुरा गर्छौँ अनि हामीले जीवनमा र प्रेम जीवनमा भोग्नु परेका कुराहरूको बारेमा तपाईँसँग छलफल गर्ने गर्छौँ हामी आफ्नो मान्छेलाई धेरै माया गर्छौँ तर कहिलेकाहीँ हाम्रा यस्ता बानीहरू हुन्छन् जसले कहिलेकाहीँ हाम्रो मान्छेसँग नजिक होइन टाढा गराउँछ कहिलेकाहीँ आमा बुवासँग कहिलेकाहीँ छोराछोरीसँग अथवा कहिलेकाहीँ जीवनसाथीसँग वा कहिलेकाहीँ तपाईँले विवाह गरे गर्ने उद्देश्यले डेटिङ गरिरहनु भएको तपाईँको प्रियसी वा प्रियसँग सम्बन्ध जुनसुकै बेला बिग्रिन सक्छ त्यसैले हामी त्यस्तो बेलामा कस्तो व्यवहार गर्नुपर्छ भनेर कार्यक्रममा बेला बेलामा चर्चा गरिरहने गर्छौँ अनि विशेष गरी तपाईँका मायालु सन्देशहरू तपाईँले साथीहरूलाई आफन्तलाई आफ्नो जीवनसाथीलाई सम्झेर पठाउनुभएका सन्देशहरूलाई राख्ने गर्छौँ र तपाईँको शृङ्गारिक गजल मुक्तक सायरी कविताहरूलाई पनि कार्यक्रममा स्थान दिने गर्छौँ र आज पनि मसँग तपाईँका त्यस्तै सन्देशहरू छन् र ती सन्देशहरूलाई राख्ने नै छु कार्यक्रममा र तपाईँ पनि सन्देशहरू पठाउन चाहनुहुन्छ भने तपाईँले फेसबुकमा रेडियो अनमोल सक्नुहुन्छ भने नेपालीमा लेखेर सर्च गर्नुहोला रेडियो अनमोल अनि तपाईँले रेडियो अनमोलको फेसबुक प्रोफाइल देख्नुहुन्छ र त्यो प्रोफाइलमा हामीले मुटुदेखि मुटुसम्मको लागि पोस्ट गरेका छौँ पिन गरेर अगाडि नै राखेका छौँ त्यो पोस्ट मुनि कमेन्ट गर्न सक्नुहुन्छ अथवा तपाईँले फेसबुकमा सबै सौगात टाइप गर्नुभयो भने हाम्रो फेसबुक पेज देखा पर्छ र त्यो पेजमा पनि मुटुदेखि मुटुसम्मको लागि पोस्ट गरेको छ त्यो मुनि पनि तपाईँले कमेन्ट गर्न वा सिधै त्यहाँ म्यासेज पठाउन पनि सक्नुहुन्छ अनि तपाईँले आज गर्नुभएका कमेन्टहरूलाई म आउँदो साताको कार्यक्रममा स्थान दिनेछु किनभने आज चाहिँ मसँग तपाईँले गत साता नै पठाउनुभएका कमेन्टहरू छन् ती कार्यक्रममा स्थान दिनेछु तपाईँले पठाउनुभएको सन्देशहरू कार्यक्रममा राख्नु पूर्व आउनुहोस् सुनौ यो सुमधुर साङ्गीतिक आवाज सकेगा फसाना तुम्हारी तरह प्यारे है हंसो न मेरे लिए तुम सभी तो ये तुम्हारे हैं ओ जाने जा हमारी चाहतों का मिटना सकेगा फसाना हमारी चाहतों का मिट ना सकेगा फसाना What सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ तपाईँ रेडियो अनमोल नब्बे मेगा हार्स हेटौँडाबाट र हाम्रो पात्र मोबाइल एप र W W W dot radio Anmol dot कमबाट पनि तपाईँले यो कार्यक्रम प्रत्यक्ष सुनिरहनु भएको छ र कार्यक्रम मुटुदेखि मुटुसम्ममा अब भने ढिला नगरी राख्दैछु तपाईँले नै पठाउनुभएका सन्देशहरू यो पहिलो सन्देश हामीलाई कमेन्ट मार्फत पठाउनु भएको हो हाम्रो नियमित श्रोता हुनुहुन्छ रामलाल सुमनजी र लेख्नुहुन्छ शुभरात्रि हजुर चिसो चिसो मौसममा न्यानो न्यानो अभिवादन म रामलाल सुमन वीरगञ्ज पर्सा जिल्लाबाट कार्यक्रम मार्फत रात्रिकालीन सन्देश राख्नु पर्दा हजुर लगायत प्राविधिक मित्रलाई अनि साथीहरू भनेर भएको छ धन्यवाद छ हामीलाई पनि सम्झनु भएकोमा रामलालजी र उहाँले साथीहरूको नाम लेख्नु भएको छ अप्सरा दाहाल भट्टराई सोमिला शेर्पा जमिनदार बाबुको इमान्दार छोरो इलामेली पूजा योङहाङ लक्ष्मी पौडेल मिडिया प्रेमी निर्मला बनेम पवित्र तामाङ पवित्र बर्मा अस्मिता सफल पौडेल खत्री त्यसै गरी प्रतीक्षा थापा मगर कल्पना खड्का बर्मा लक्ष्मी सदीक्षा रम्तेल मगर्ने मनिषा थापा एक्सन विराज राई सिर्जना दाहाल पवित्र तामाङ लगायतका थुप्रै साथीहरूको नाम लेख्नुभएको छ रामलालजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी हाम्रो नियमित श्रोता अनि मिठो गजल र मुक्तक लेख्नुहुने साथी रामु केसी अन्जानजीको पनि आज कमेन्ट आएको छ मुक्तक आएको छ धेरै धन्यवाद छ रामुजी तपाईँको यो मुक्तकको लागि र उहाँले मुक्तकमा यस्तो लेख्नु भएको छ हेर मलाई तिमीले भुल्दैमा केही फरक पर्दैन ओहो <laughs> हेर मलाई तिमीले भुल्दैमा केही फरक पर्दैन अरूकै बगैँचामा नै फुल्दैमा केही फरक पर्दैन हेर मलाई तिमीले भुल्दैमा केही फरक पर्दैन अरूकै बगैँचामा नै फुल्दैमा केही फरक पर्दैन मेरो साथमा हुँदा औँसीको रात जस्तो तिमी मेरो साथमा हुँदा औँसीको रात जस्तो तिमी अरूसँग जुन जस्तै खुल्दैमा केही फरक पर्दैन अरूकै बगैँचामा नै फुल्दैमा केही फरक पर्दैन हेर मलाई तिमीले भुल्दैमा केही फरक पर्दैन यो निकै नै चोटिलो प्रहार भएको मुक्तक रामुकिसी अन्जानजीले पठाउनु भएको हो उहाँ गुल्मी इस्मा गाउँपालिका पालुखाको मान्छे हाल युरोप ग्रिसदेखि हुनुहुन्छ रामुजी धेरै धन्यवाद छ तपाईँको यो मिठो मुक्तकको लागि तपाईँका मुक्तक र गजलहरू निकै राम्रा हुन्छन् अनि साँच्चै हामी कार्यक्रममा तपाईँको जस्तै मुक्तक र गजलहरूलाई पर्खिरहेका हुन्छौँ साथीहरूलाई पनि आग्रह गर्न चाहन्छु तपाईँलाई पनि यस्तै मुक्तक र गजलहरू आउँछ मनको भावनाहरू व्यक्त गर्न लेख्न सक्नुहुन्छ भने हामीलाई पठाउन सक्नुहुन्छ पठाउने तरिका तपाईँलाई थाहा छँदैछ फेसबुकमा रेडियो अनमोल सर्च गर्नुहोस् र त्यहाँ तपाईँले मुटुदेखि मुटुसम्मको लागि पोस्ट गरेको पाउनुहुनेछ रेडियो अनमोलको फेसबुक पोस्टमा प्रोफाइलमा र त्यहाँ मुनि तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ अथवा सबै सौगात फेसबुक पेजमा पनि हामीलाई कमेन्ट गर्न र म्यासेज पठाउन सक्नुहुन्छ रामु केसी अन्जनजीलाई यो मिठो मुक्तकको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ हाम्रो नियमित श्रोता हुनुहुन्छ उहाँ पनि टाइटल ट्रेक विजय राईजी र लेख्नुहुन्छ रात्रिकालीन सेवा है it's me title track Bijay Rai दिवस फ्रम भोजपुर हालचाइ साउदीबाट आजको मेरो मुटुदेखि मुटुसम्म नेपालभित्र रहनुहुने साथीहरू प्रिया राई त्यसै गरी काली आइकम यक्खा राई त्यसै गरी जेविका खुङछा बसन्ता राई नम्रता राई सोनु राई बान्तवा माया राई जमुना वातपाङ राई विपना राई प्रतीक्षा राई नानु सरगम भोजपुरे स्वर्णिमा राई जमुना वातपाङ राई राधिका अधिकारी लगायतका थुप्रै साथीहरूको नाम लेख्नुभएको छ टाइटल ट्रेक विजय राईजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ खुदा भी जब तुम्हें मेरे पास देखता होगा खुदा भी जब तुम्हें मेरे पास देखता होगा इतनी डाल दूं आसमां से आई है यही कह के टाल दूं फिर भी कोई जो पूछे क्या है तू कैसी है हाथों में रंग लेके हवा में उछाल दूं खुदा भी जब तुम्हें मेरे पास देखता होगा स्वामी तेरे पाँव थले आए कदमों से छू के वो आसम हो जाए तेरे आगे फीके फीके सारे सिंगार हैं मैं तो क्या परिश्ते भी तुझ पे निसार है गर्मी की शाम है तू जाड़ों की धूप है जितने भी मौसम है तेरे कर्जदार हैं कर्जदार है खुदा भी जब तेरे अंदाज देखता होगा है या खाब है आंखें हैं या अफसाना जिस्म या किताब है आजा तुझे मैं पढ़ लूं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 साताको कार्यक्रममा स्थान दिन्छु किनभने आज म तपाईँले गत साताहरूमा पठाउनुभएका कमेन्टहरूलाई कार्यक्रममा स्थान दिँदैछु अनि तपाईँले पठाउनुभएका सन्देशहरूमा विशेष गरी तपाईँले आफन्तहरूलाई सम्झनु भएको हुन्छ अनि म तपाईँसँग आग्रह पनि गर्न चाहन्छु त्यो पठाउन सक्नुहुन्छ तर त्यति मात्र होइन यदि सक्नुहुन्छ भने तपाईँको मनको भावना पनि लेखेर पठाउन सक्नुहुन्छ अथवा तपाईँले तपाईँको शृङ्गारिक गजल मुक्तक सायरी कविता लेख्ने तपाईँसँग त्यस्तो खालको ट्यालेन्ट छ भने पनि हामीलाई पठाउन सक्नुहुन्छ त्यसको लागि तपाईँले फेसबुकमा रेडियो अनमोल सर्च गर्नुहोस् र रेडियो अनमोलको फेसबुक पोस्टमा कमेन्ट गर्न सक्नुहुन्छ अथवा सबै सौगात फेसबुक पेजमा पनि कमेन्ट गर्न र म्यासेज गर्न सक्नुहुन्छ यतिखेर भने म फेरि तपाईँको कमेन्टहरू लिँदैछु यो छोटो कमेन्ट पठाउनु भएको छ हाम्रो नियमित श्रोता हुनुहुन्छ राजकुमार मोक्तानजीले मिस यु अल भन्नुभएको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 स्थान दिनुहुनेछ भन्नुभएको छ <laughs> धेरै धन्यवाद छ अवश्य पनि तपाईँले यति माया गरेर गजल पठाउनु भएको छ तपाईँको गजल नराख्ने त कुरै आउँदैन होइन र देन्जुनजी धेरै धन्यवाद छ अनि उहाँ लेख्नुहुन्छ गजल यो उहाँले रोमनमा लेख्नु भएकोले मैले सायद अलिअलि बिगारेँ भने माफ गर्नुहोस् है <laughs> र उहाँ लेख्नुहुन्छ कुल्चेर गयो सारा विश्वासलाई कुल्चेर गयो सारा विश्वासलाई एउटा झुटो झुटो प्रेम गरेर कुल्चेर गयो सारा विश्वासलाई एउटा झुटो झुटो प्रेम गरेर बाँच्नु परेको छ आफू त कसैले सहारा दिन्छ कि भनेर कुल्चेर गयो सारा विश्वासलाई एउटा झुटो झुटो प्रेम गरेर बाँच्नु परेको छ आफू त कसैले सहारा दिन्छ कि भनेर झुटो प्रेमले अल्झायो मलाई तिमीसँग चिनजान हुँदामा झुटो प्रेमले अल्झायो मलाई तिमीसँग चिनजान हुँदामा ठिकै छ जीवन उजाड भएर बाँचिरहँला एउटा झुटो झुटो प्रेम गरेर बाँच्नु परेको छ आफू कसैले सहारा दिन्छ कि भनेर दादा अनि सबैलाई सम्झनु पर्दा हजुरलाई अनि मलाई चिन्ने नचिन्ने सबैलाई and good night all friends sweet dreams भन्नुभएको छ धेरै धन्यवाद छ देन्जन थिङ हेटौँडा पन्ध्रबाट रातो माटेबाट हामीलाई सम्झिनु भएको थियो र उहाँले मिठो भावना पनि पठाउनु भएको थियो धेरै धन्यवाद छ मैले तपाईँका यो भावनालाई केही अलिकता मिलाएर पढ्न सकिनँ कि जस्तो पनि लाग्यो तर एनिवे तपाईँको यति मायाको लागि धेरै आभारी छु ढिन्जनजी र आगामी दिनमा पनि तपाईँको यस्तै गजल मुक्तक सायरी कविता वा मनको भावनाको पनि अपेक्षा गरिरहन चाहन्छु र आगामी दिनमा पनि तपाईँको यस्तै भावनाको हामी अपेक्षा गरिरहेका हुनेछौँ कृपया कमेन्ट गर्न नभुल्नुहोला है त देन्जनजी धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि या कभी तो कभी तृष्णगी लगती है ये तो खुशियाँ और हम सहती है फिर भी ये चुप रहे यो सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ तपाईँ रेडियो अनमोल नब्बे हार्स हेटुङा मकुवानपुरबाट र तपाईँले यो कार्यक्रम हाम्रो पात्र मोबाइल एपबाट र W W W dot radio Anmol dot कमबाट पनि प्रत्यक्ष सुनिरहनु भएको छ र कार्यक्रम मुटुदेखि मुटुसम्ममा तपाईँ पनि सन्देश पठाउन चाहनुहुन्छ मनका भावनाहरू शृङ्गारिक गजल मुक्तक सायरी कविता तपाईँ पठाउन चाहनुहुन्छ भने हामीलाई पठाउन सक्नुहुन्छ त्यसको लागि तपाईँले फेसबुकमा रेडियो अनमोल सर्च गर्नुभयो भने रेडियो अनमोलको फेसबुक पोस्टमा प्रोफाइलमा पुग्नुहुन्छ र त्यो प्रोफाइलमा हामीले फेसबुक पोस्टका रूपमा मुटुदेखि मुटुसम्मको लागि पोस्ट राखेका छौँ र त्यहाँ तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ अथवा सवि सौगात फेसबुक पेजमा पनि तपाईँ गएर कमेन्ट गर्न सक्नुहुन्छ र यतिखेर भने म तपाईँका सन्देशहरू गत साता गर्नुभएका सन्देशहरू सकिएको छ र अहिले म तपाईँको लागि गजलहरू राख्दैछु यो दुईवटा गजल राखेको छु र यी दुवै गजल हामीले नवसाहित्य डट कमबाट साभार गरेका हौँ यो हेटौँडाबाट सञ्चालन भइरहेको साहित्य सम्बन्धी अनलाइन हो र यहाँबाट हामीले यो गजल साभार गरेका छौँ यो पहिलो गजल रहेको छ गौरी कडेल गजलकार गौरी कडेलको गजल रहेको छ उहाँ बकैयाचार मकुवानपुर निवासी हुनुहुन्छ र उहाँको गजल यस्तो छ बाँझै भएको छ जमिन फाली बिग्रिएपछि बाँझै भएको छ जमिन फाली बिग्रिएपछि कसरी भण्डार रित्किन र बाली बिग्रिएपछि बाँचै भएको छ जमिन फाली बिग्रिएपछि कसरी भण्डार रितिन्न र बाली बिग्रिएपछि घर उसै उजाड भयो समाज उस्तै सुन्ने सुन्ने घर उसै उजाड भयो समाज उस्तै सुन्ने सुन्ने खोज्दैछन् परदेशमा भविष्य माली बिग्रिएपछि कसरी भण्डार रित्तिन र बाली बिग्रिएपछि पहाडले पनि छेक्दैन सागर अडिँदैन कसै गरी पहाडले पनि छेक्दैन सागर अडिँदैन कसै गरी गरा सम्याएर के हुन्थ्यो र आली बिग्रिएपछि कसरी भण्डार रित्तिन र बाली बिग्रिएपछि के दिउँ देश बाँचेको प्रमाणमा सबैले बाटो छाडे के दिउँ देश बाँचेको प्रमाणमा सबैले बाटो छाडे बरु न्याय मात्र हराउने थियो अमाली बिग्रिएपछि कसरी भण्डार रित्तिन र बाली बिग्रिएपछि बाझै भएको छ जमिन फाली बिग्रिएपछि यो एकदमै मार्मिक गजल लेख्नुभएको थियो साहित्यकार गौरी कडेलजीले र उहाँ बकै आचार मकुवानपुरमा मकवानपुर निवासी हुनुहुन्छ र उहाँको यो गजल हामीले नवसाहित्य डट कमबाट साभार गरेका थियौँ र त्यसै गरी अर्को गजल पनि रहेको छ विद्या निर्दोष पहाडीजीको गजल उहाँ सुर्खेत निवासी हुनुहुन्छ र उहाँको गजल यस्तो छ पर्दा नलागुन्जेलसम्म मुस्कुराइदिन्छ पर्दा नलागुन्जेलसम्म मुस्कुराइदिन्छ दुनियाँ रङ्गमञ्च हो आँसु लुकाइदिन्छ पर्दा नलागुन्जेलसम्म मुस्कुराइदिन्छ दुनियाँ रङ्गमञ्च हो आँसु लुकाइदिन्छ खाली पाना थिएँ किर्मेट गरेर फाल्यो खाली पाना थिएँ किर्मेट गरेर फाल्यो ठिकै छ कसैले त बटुलेर आगो लगाइदिन्छ दुनियाँ रङ्गमञ्च हो आँसु लुकाइदिन्छ उसैलाई सिकाइरहेछौ भोकको परिभाषा उसैलाई सिकाइरहेछौ भोकको परिभाषा जसले पेट भर्नलाई ढुङ्गा चपाइदिन्छ दुनियाँ रङ्गमञ्च हो आँसु लुकाइदिन्छ सयर गर्न हो हरियाली खोज्न भनेको सयर गर्न हो हरियाली खोज्न भनेको मन पराउनेले त डढिलो नै मन पराइदिन्छ दुनियाँ रङ्गमञ्च हो आँसु लुकाइदिन्छ पर्दा नलागुन्जेलसम्म मुस्कुराइदिन्छ फूल भी देखा बादल बिजली तितली जुगनू कोई नहीं है ऐसा तेरा हुस्न है जैसा तेरा हुस्न है जैसा मेरी निगाह ने ये कैसा ख्वाब देखा है जमी पर चलता हुआ महताब देखा है मेरी आंखों ने चुना है तुझको दुनिया देख कर मेरी आंखों ने चुना है तुझको दुनिया देख कर किसका चेहरा किसका चेहरा अब मैं देखूं तेरा चेहरा देख कर मेरी आंखों ने चुना है तुझको दुनिया दे भी आदरणीय श्रोताबिन आज कार्यक्रम मुटुदेखि मुटुसम्ममा तपाईँका केही सन्देशहरू राख्यौँ र केही माया प्रेमका कुराहरू पनि गऱ्यौँ साथमा तपाईँका शृङ्गारिक गजल मुक्तक पनि पढ्ने मौका पायौँ तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव दिन नभुल्नुहोला सल्लाह सुझाव दिनका लागि हाम्रो अफिसियल फेसबुक पेज सबै सौगातलाई लाइक गरेर त्यसैमा म्यासेज गर्न पनि सक्नुहुनेछ अथवा रेडियो अनमोल नब्बे मेगा हर्च हेटौँडा चार खुपे गल्ली